वार्ता गर्ने तयारी गरेको छ नेकपा माओवादीलाई सम्बोधन गर्दै सरकारले आज वार्ताका लागि चिठी पठाउने तयारी गरिरहेको स्रोतले जनाएको छ नेकपा माओवादीले भने अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारसँग वार्ता नगर्ने बताइसकेको छ सूचना तथा संसार मन्त्री तथा सरकारका प्रवक्ता माधव प्रसाद पौडेलले आज बैठक बसेपछि आन्दोलनरत दलहरूलाई वार्ताका लागि पत्र पठाउने जानकारी दिनुभयो सरकारले आन्दोलन गरिरहेका दलहरूसँग वार्ता गर्न गृहमन्त्री माधव प्रसाद घिमरेको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ खिलराज रेग्मीको नेतृत्वमा सरकार गठनमा सहमति गरेका प्रमुख चार दलसँग गर्ने वार्ता र आन्दोलनका कार्यक्रमका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ दिउँसो बस्ने बैठकमा सरकार विरुद्ध आन्दोलन गरिरहेका दलहरूसँगको सहकार्य र आन्दोलनका कार्यक्रमका विषयमा छलफल हुनेछ दिउँसो दुई बजेपछि पार्टी कार्यालय बुद्धनगरमा बस्ने बैठकमा सरकार विरुद्ध गर्ने सङ्घर्षका कार्यक्रम र पार्टी सुदृढीकरणका विषयमा छलफल हुने प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो भूषालका अनुसार उच्च स्तरीय राजनैतिक समितिमा सहभागिता नहुने निष्कर्ष निकालिसकेकाले आन्दोलनको कार्यक्रममा केन्द्रित रहनेछ नेकपा माओवादी सरकार विरुद्ध साना दललाई लिएर केही समयदेखि आन्दोलनमा छन् एक साता लामो भ्रमणका लागि चीन पुग्नुभएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनको सिचुवान प्रान्तमा रहेको विश्वविद्यालयमा आयोजित कार्यक्रम सम्बोधन गर्ने कार्यक्रम रहेको छ सो सम्बोधनका क्रममा प्रचण्डले नेप चीन बीचको सम्बन्ध सम्बन्ध प्रगाड बनाउन चाल्ने कदमका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ उहाँले आज नेपाल चीनको सम्बन्धबारे विज्ञहरूसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ साथै प्रचण्डले आज चीनको नमुना मानिने इको एग्रिकल्चर सेन्टर र स्थानीय गाउँमा पुगेर सिंचाई व्यवस्था अवलोकन गर्नुहुनेछ चिनिया राष्ट्रपति सी जिङपिङको निमन्त्रणामा आइतबार चीन जानुभएका प्रचण्ड राजधानी बेजिङ पुगे लगतै चेदुङ जानु भएको थियो चेदुङ चीनको सातमध्ये एक सैनिक क्षेत्र हो सरकारले आजदेखि विशेष शैक्षिक अभियान सुरु गरेको छ दुई लाखभन्दा धेरै बालबालिका विद्यालय बाहिर रहेकाले तराईका आठ जिल्लालाई प्राथमिकतामा राखेर अभियान सुरु गरिएको शिक्षा विभागका निर्देशक टेक नारायण पाण्डेले जानकारी दिनुभयो विद्यालय नजाने बालबालिकाको सङ्ख्या धेरै रहेका सिराहा सरलाई बारा रौतड महोत्तरी धनुषा कपिल वस्तु र रूपन्देहीमा विशेष भर्ना अभियान सञ्चालन गर्न लागि हो ती बाहेक औषध भर्ना दर सतासी प्रतिशत रहेका अरू सत्ताइस जिल्लामा पनि बालबालिकालाई विद्यालयसम्म ल्याउन विशेष अभियान चलाइनेछ विगतका वर्षहरूमा सञ्चालन गरेको भर्ना अभियानलाई यो वर्षदेखि केही परिमार्जन गरेको निर्देशक पाण्डेले बताउनुभयो बालबालिकालाई विद्यालय भर्नासँगै वर्षैभरि टिकाइ राख्न समस्या देखेकाले यो वर्षदेखि सिकाइ सुधार तथा टिकाउ अभियान पनि सुरु पाण्डेले बताउनुभयो अहिले कक्षा एकमा भर्ना हुने बालबालिका मध्ये सयमा असीजना मात्र पाँच कक्षासम्म पुग्ने र बिसजना बिचमै विद्यालय छोड्ने गरेका छन् पूर्वी चितवनको टिकली चौरमा जारी नेपाली स्काउटको दोस्रो राष्ट्रिय ज्याम्बोरी आज सकिँदैछ ज्याम्बोरी गत अठाइस गतिदेखि सुरु भएको थियो चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गर्नुभएको ज्याम्बोरीको सरकारका मुख्य सचिव लिलामणी पौडेलले समापन गर्दै हुनुहुन्छ अहिले समापन कार्यक्रम चलिरहेको छ ज्याम्बोरीमा नेपाल लगायत करिब एक दर्जन विदेशका गरी बाह्र वर्षदेखि सोह्र वर्षसम्मका करिब छ हजार स्काउट कर्मी सहभागी छन् छब्बिस वर्षपछि चितवनमा भएको ज्याम्बोरीमा नेतृत्व विकास विकास लगायतका विभिन्न क्रियाकलापमा स्काउट कर्मीले सहभागिता जनाउनुका साथै आफ्ना देशको संस्कृति समेत आदान प्रदान गरेका थिए पाँच रात छ दिनसम्म चलेको ज्याम्बोरीमा करिब दुई करोडको खर्च भएको नेपाल राष्ट्रिय नेपाल राष्ट्रिय स्काउटले अनुमान गरेको छ पूर्वी चितवनको रत्नगरमा रहेको एक इलेक्ट्रोनिक्स पसलमा आइतबार बेलुकी भएको आगलागीमा कम्तीमा पन्ध्र लाख रुपियाँ बराबरको क्षति भएको छ जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्नगर दुईमा रहेको ऋषिदेव भट्टराईको घरमा रहेको हिरालाल श्रेष्ठको ओम इलेक्ट्रोनिक्समा आग लागि भएको हो आगो स्थानीय बासिन्दा प्रहरी र दमकलको सहयोगमा करिब एक घण्टापछि नियन्त्रणमा आएको थियो पसलमा रहेको टिभी फ्रिज लगायतका इलेक्ट्रोनिक्स सामान जलेर नष्ट भएका छन् विद्युत सर्ट भएर आग लागि भएको अनुमान गरिएको छ चार दिन अघि प्रहरी कारवाहीमा मारेका भारतीय डाँकाको शनाखत भएको छ रौतडको बन्जरहा वडा नम्बर आठ स्थित बकैया खोलामा प्रहरी र भारतीय डाँकाबीच दोहोरो भिडन्त हुँदा मारिने भारतको पूर्वी चम्पारण कुण्डवा चैनपुर स्थित तेलहारा जटौलिया गाविसवडा घर भएका चालिस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 प्रतिशत मत प्राप्त गर्नुभएको छ उहाँलाई गत महिना दिवंगत भएका हिगो चाबेसको उत्तराधिकारी मानिन्छ उहाँका प्रतिद्वन्दी हेन्द्रिक काफ्रिल्सले भने उनापचास दशमलव एक प्रतिशत मत पाउनु भएको छ यता भारतको राजधानी नयाँ दिल्लीमा सार्वजनिक बसमा फेरि पनि बलात्कार भएको छ बसमा एउटी बालिकालाई गत शनिबार बलात्कार गरेको आरोपमा प्रहरले बस चालक बयालिस वर्ष राकेश कौशललाई नियन्त्रणमा लिएको छ खेल्ने क्रममा रोगी राखेको बसमा चढेकी दस वर्षीय बालिकालाई ती चालकले बलात्कार गरे बलात्कारको प्रयास गरेका थिए बालिकाले घटनाको बारेमा परिवारका सदस्यलाई बताएपछि उनीहरूकै उजुरीको आधारमा बस चालक पक्राउ परेका हुन् गत वर्ष दिल्लीमा बसमा नै एउटी युवतीमाथि सामूहिक बलात्कार भएको थियो बलात्कृत युवतीको उपचारका क्रममा निधन भएको थियो भने बलात्कारको आरोपमा पक्राउ परेका एकजनाले जेलमा नै आत्महत्या गरेका थिए एउटा खेल समाचार इन्डियन प्रिमियर लिग क्रिकेटमा आज एक मात्र खेल हुँदैछ मा चिदम्बरम स्टेडियममा बेलुका सवा आठ बजेपछि सुरु हुने खेलमा चेन्नई सुपर किङ्स र पुणे वारियर्स बीच प्रतिस्पर्धा हुनेछ प्रतियोगितामा खेलेको तीन खेल मध्ये दुई मार्दै चार अङ्कसहित चेन्नई अङ्क तालिकाको पाँचौँ स्थानमा छ भने एक खेल बढी खेलेको पुणे एकमा जित र तीनमा हारसहित दुई अङ्कका साथ अन्तिमबाट दोस्रो स्थानमा छ चेन्नईले आजको खेल जितेमा चौथो स्थानमा पुग्नेछ भने पुणेले जितेमा सातौँ स्थानमा उक्लनेछ यसअघि गैराती सम्पन्न खेलमा राजस्थान रोयल्सले किङ्स इलेभेन पन्जाबलाई छ विकेटले पराजित गरेको थियो जितका लागि पन्जाबले दिएको एक रनको स्कोर पक्षाउने क्रममा राजस्थानले चार बल बाँकी छँदा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो राजस्थानलाई जित दिलाउने क्रममा सेन वाटसनले बत्तीस बेडहग पन्ध्र तथा अजाङ्की राहने चौतिस र सन्जु सानसनले सत्ताइस रनको योगदान गरे यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाब अठार दशमलव पाँच बलमा अल हुँदै एक सय चौबिस रनको मध्यम स्कोरमा समेटिएको थियो हिजो भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई अडचालिस रनले पराजित गरेको थियो अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक सरकार विरुद्ध आन्दोलन गरिरहेका दलहरूसँग वार्ता गर्ने सरकारको तयारी नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दै टेकौली चौरमा जारी नेपाल स्काउटको दोस्रो राष्ट्रिय ज्याम्बोरी सकिँदै समापन कार्यक्रम यति बेला चल्दै नेकोलस मादुरो भेनेजलाको राष्ट्रपतिमा निर्वाचित र इन्डियन प्रिमियर लिग क्रिकेटमा आज चेन्नई र पुणे वारियर्स भिड्ने अवस्थ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज विदा भई नमस्कार यस अर्पण समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayam Kathmandu phone नम्बर छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयं पाठशाला